यो सुनिमाया भाका सहित पश्चिम नेपालबाट लोप हुने लागेका मौलिक ठेट भाकाका सम्बन्धमा हामी यो सुनिमाया भाका सहित पश्चिम नेपालबाट लोप हुने लागेका मौलिक ठेट भाकाका सम्बन्धमा हामी अब गुल्मी घमिरका बासिन्दा एवं देशकै वरिष्ठ लोकगायक बमबहादुर कार्कीसँग टेलिफोनमा कुराकानी गर्न गइरहेका छौँ उहाँले पनि हालै सुनिमाया भाका आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याउनु भएको छ अब हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ हेलो नमस्कार हजुर नमस्कार नमस्कार बमबहादुर सर यहाँ त वरिष्ठ लोकगायक हुनुहुन्छ पश्चिम नेपालका ठेट भाकाहरूलाई टपक्कै टिपेर वर्षौँ अघिदेखि तपाईँले रेडियो नेपाल लगायतका मिडियाहरूमा तपाईँले बजाउनु भयो गाइदिनु भयो होइन जस्तो अहिले पनि हालै तपाईँले सुनिमाया भाका जो लोप भइसकेको भाकालाई तपाईँले बजारमा ल्याउनु भएको रहेछ अस्ति मैले तपाईँको युट्युबमा हेरेँ र आज श्रोतालाई पनि हामीले सुनाउने छौँ कुराकानीको अन्तिमतिर जुन भर्खरै सुनिहाल्नुभयो गुल्मीको हस्तीचोरका जुन बुढापाकाहरूले गाए त्यो अलिकति लस्के अलिकति फरक छ तपाईँले युट्युबमा राखेको भन्दा सुनिमायाहरू पनि ठाउँ स्पिसियस अनुसार अलग अलग भाका हुन्छ कि के हुन्छ त्यो के हुन्छ भने भाका लगभग चाहिँ उस्तै उस्तै हो तर गायकीमा फरक हुन्छ यो मैले चाहिँ आफूले गर्दा गर्दै पनि अलिकति यो मैले ढिलो गाउनु पर्थ्यो तर त्यो मादल जुन बजाउने मान्छे हुन्छ त्यो बजाउने मान्छेले किन भन्दाखेरि हाम्रो यो मौलिक गीतहरूमा कहिले काहीँ यो बाध्य वादनमा पनि समस्या आइ आइलाग्छ अलिकति उहाँहरूले के भन्नु भने मलाई अलिकति सर तपाईँले हामीले बिचको मध्य बाटोमा लाग्नु पऱ्यो हामीलाई गाह्रो यसमा तालमा आउन बजाउन अलिकति हामीले अलिकति यसलाई थोरै यसको ताल अलिकति बढाउँछ त्यसमा सरले यसरी गाउनु पर्यो भन्दाखेरि त्यो खास चाहिँ मैले यसलाई ढिलै गाउनु पर्ने हो गीत त अझै होइन हजुर तर त ढिलो गाउनु पर्ने मैले उहाँहरूको त्यो वाद्यवादनको कारणले गर्दा अलिकति त्यो अलिक छिटो पनि छ अब त लय त कस्तो हुन्छ भने अब मैले पानकै पात गीत गायो भने मैले यहाँ गाएँ सुदूरपश्चिमतिर गाएँ भने चाहिँ पानको पात भाकालाई गाउँदाखेरि चाहिँ सुदूरपश्चिमतिर गायो पूर्वतिर गायो अथवा अन्ततिर गायो भने त्यही पानको पात भाकालाई पनि के हुन्छ अलिकति फरक फरक खालको सुनिन्छ तर जो अहिले तपाईँले मैले जुन सुने त्यो सुनिमा एकदम हाम्रोतिरको मौलिक भाषाहरू हुन् होइन मौलिक भाषा हुन् हाम्रोतिर गाइने भाषा हुन् र अब यसरी गाउँतिर मैले पनि अब गाउँतिर सुन्दाखेरि मैले कतिपय हुँदा पनि कतिपय त्यति बेला एउटा साना साना कुरा त अहिले आज पनि त्यति चलन चल्तीमा छैनन् जहाँ कहाँ मेला महोत्सवमा जाँदाखेरि गाएको सुनिन्न पनि अब त्यस कारणले गर्दाखेरि चाहिँ मैले आफूले अब मैले त्यति बेलाको अवस्थामा मैले कस्तो सुने कस्तो त्यति बेला सम्झेँ त्यसमा नै फरक पर्छ त्यस कारण के भन्दाखेरि जुन तपाईँले सुनाउनु हो एकदमै मलाई खुसी लाग्यो किनभने यस्ता चिजहरू अझै पनि हाम्रो गाउँघरतिर छन् तर हामीले यिनीहरूलाई अगाडि ल्याउन नसकेको मात्रै हो त्यसैले मैले के भन्दाखेरि कमसेकम मैले एउटा गीतलाई यसरी युट्युबमा राखिदिएर सुने भने अरू मान्छेको लागि पनि यो मार्ग प्रदर्शक हुनसक्छ मार्गदर्शक हुनसक्छ भनेर चाहिँ मैले यसलाई ल्याएको र अर्को कुरा के भन्दाखेरि अब आजभोलि पहिला जुन हामीले गीत सङ्गीतको पाटोलाई मान्छेका मनोरञ्जनको हिसाबले होस् चाहे अरू सांस्कृतिक पक्षले होस् अब अलिकति मान्छेको नियास्रो मेटाउने अथवा रहर मेटाउने हामीले त्यो रमाइलो गर्ने रमाइलो मेटाइदिने काम हामीले गरेका थियौँ भनेदेखि अब आजभोलि धेरै धेरै कलाकारहरू चाहिँ सुन्ने भन्दा पनि गाउने धेरै जस्तै भइसकेको जस्तो अवस्था हो अहिलेको अवस्था त्यस कारणले अब कमसेकम उहाँहरूले यस्ता पात्रलाई छोड्दै जानुभयो अब कुन कुराले गर्दाखेरि आफ्नो भ्युज बढ्छ अब युट्युबमा हाल्दाखेरि क्यासेटको चलन छैन सिडीको चलन छैन धेरै भइसक्यो युट्युबमा हाल्दाखेरि कुन गीतले अलिकति बढी भ्युज जम्मा गर्ला अनि त्यसबाट आय स्रोतको माध्यम बनाएर त्यो खालको गीत गर्नु र हामी मैले चाहिँ अब अलिकति यस्तै यस्तै लोपोन्मुख हुन लागेका गीतहरू अझै मसँग धेरै गीतहरू छन् त्यस्ता गीतहरू गरेको त्यो सिलसिलामा यो एउटा सुरुवाती मात्रै हो यही गीतलाई मैले फेरि तपाईँलाई पछि सुन्ने गरी अहिले म बाचा गर्छु कि मैले फेरि आफ्नै अब अहिले सजिलो छ पहिला प्रत्यक्ष गाउने चलन थियो अहिले सजिलो छ किनभने रेकर्डिङको लागि सजिलो छ त्यो ढङ्गले मैले फेरि यसलाई अलिकति परिमार्जन गरेर फेरि म एक पछाडि केही समयपछि डेढ महिना पछाडि त्यही त तपाईँको यो प्रयासको लागि हामी साधुवाद भन्दछौँ कसैले यो प्रयास गरेको थिएन अहिलेसम्म यो सुनिमाया गीत लोप भयो भनेर मैले थुप्रै गुल्मीका कलाकारहरूलाई पश्चिम नेपालका कलाकारहरूलाई मैले आग्रह गरेँ तपाईँले भने जस्तै सायद उहाँहरूले यस्ता गीतमा पुराना गीतमा हात हालेपछि भ्युज बढाउन सकिन्न युट्युबबाट पैसा कमाउन सकिन्न भन्ने ध्येयले नै होला उहाँहरूले वास्ता गर्नु भएन तपाईँले पैसा कमाइको भन्दा पनि यो सङ्ग्रह गरेर जुन प्रयास थाल्नु भएको छ भर्खर यसलाई टेलरको रूपमा मात्रै हामीले लिन्छौँ किन छैनन् छोटो छ र तपाईँको एक्लो प्रयास मात्र गरेर जुन प्रयास थाल्नु भएको छ भर्खर यसलाई टेलरको रूपमा मात्रै हामीले लिन्छौँ किनभने छोटो छ र तपाईँको एक्लो प्रयास मात्रै छ यसमा एकचोटि पुनः तपाईँ यो गुल्मी फर्केर यहाँका बुढापाकाहरूसँग बसेर अनि महिलासहितले गाएको सुनिमाया भाका एकचोटि बजारमा ल्याइदिनु होला भन्ने आग्रह गर्दै जुन तपाईँको आफ्नो युट्युब च्यानल छाड्नु भएको छ जुन गीत त्यसलाई हामीले यस ओजेलका खबरका श्रोतालाई छाड्दै अहिले बिदा हुन चाहन्छौँ हस् धन्यवाद हवस् हवस् धेरै धेरै धन्यवाद जुन तपाईँको सुझाव छ त्यसको लागि मेरो लागि छ तपाईँको जस्तो हामीलाई एउटा सकारात्मक सुझावहरू चाहिन्छ पनि र तपाईँले भने जस्तै गरी मैले सबैलाई फेरि श्रोताहरूको लागि मैले त्यो खस्कने हस् त धन्यवाद हस् हस् धन्यवाद अब गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा नेपालमा पहिलो पटक दलित महिला सिडियो बन्न सफल सीता परियारको सङ्घर्ष र सफलताको कथा सधैँ कति असफलता र असहायहरूको विचलीको कथा पस्किने भन्ने ठानेर यही फागुन चौबिस गते मङ्गलबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कुनै एक सफल महिलाको जीवन सङ्घर्ष र सफलताको कथा खोजी गर्ने क्रममा नेपालकै पहिलो दलित महिला सिडियो अर्थात् प्रमुख जिल्ला अधिकारी सीता परियारसँग सम्पर्क गरे उहाँलाई टेलिफोन सम्पर्कमा ल्याउने बिहानैदेखि प्रयास गरियो तर नारी दिवसको दिन दिनैभर व्यस्त उहाँले समय दिन सक्नु भएन र साँझ पख मात्रै समय दिनुभयो र टेलिफोनमा कुराकानी सुरु गरियो मैले त सम्झेको थिएँ दलित महिला भए पनि निकै खानदानी परिवारकी होलिन् र धेरै पढेर सिडियो बनेकी होलिन् तर जब कुराकानी भयो तब मात्र थाहा भयो उहाँ विपन्न परिवारमा जन्मेर कपडा सिलाउने काम गर्दै अध्ययनलाई अगाडि बढाई सरकारी सेवामा प्रवेश गरी सिडियोसम्मको यात्रामा आइपुग्नु भएको रहेछ उहाँ अहिले विकट हिमाली जिल्ला हुम्लाको सिडियो अर्थात् प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जिम्मेवारी सम्हाल्नु भएको छ मलाई थाहा थिएन उहाँको घर कहाँ पर्दछ तर परिचय क्रममा उहाँले आफ्नो माइती घर कास्की जिल्लाको रूपा गाउँपालिका वडा नम्बर छमा भएको र विवाहित घर सोही गाउँपालिका वडा नम्बर एकमा रहेको बताएपछि थाहा भयो प्रस्तुत छ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा उनै नेपालको पहिलो दलित महिला सिडियोको इतिहास रचना सफल सीता परियारसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित उहाँको जीवन सङ्घर्ष र सफलताको कथा हेलो नमस्कार नमस्कार सर्वप्रथम नेपालकै एउटा पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी अर्थात् सिडी हुनुभएकोमा यहाँलाई हार्दिक बधाई सर्वप्रथम हाम्रो श्रोतालाई आफ्नो पुरै परिचय दिइदिनुहोस् न जस्तो कहाँ जन्मिनु भयो कहाँ विवाह भयो परिचय दिइदिनुहोस् न मेरो नाम सीता परियार हो हजुर म रूपा गाउँपालिका वडा नम्बर छ जन्मिएमा रूपा गाउँपालिका वडा नम्बर छ कास्कीमा म जन्मेँ हजुर मेरो घरमा तिनजना दाजुभाइ तिनजना दिदीबहिनी हो हजुर म माइली छोरी हो हजुर र मैले एसएलसी रूपा गाउँपालिका छको प्रभा माविबाट एसएलसी गरेँ हजुर र मैले कलेजको लागि पृथ्वीनारायण क्याम्पस पोखरामा मैले आइएमा भर्ना भएँ मेजर म्याथ लिएर हजुर र त्यही आइए फर्स्ट इयर पढ्दा पढ्दै मैले विवाह पनि गरेँ सानै उमेरमा हजुर र त्यो विवाह चाहिँ मैले रूपा गाउँपालिका वडा नम्बर एकमा मैले विवाह गरेँ हजुर र विवाह भएकै एक वर्षमा मेरो जेठो छोरा जन्मियो र सो पश्चात मैले चाहिँ मेरो आफ्नो अध्ययनलाई काठमाडौँमा पनकन्या क्याम्पसमा ब्याचलर गरेँ हजुर ब्याचलर गरिसकेपछि म त्रिचन्द्र क्याम्पसबाट सोसियोलोजीमा मास्टर डिग्री गरेको हो र मैले आफ्नो जागिर भन्दा पनि पहिला मैले मेरो एसएलसी दिने बित्तिकैदेखि मैले सिलाइ काम गरेँ लामो समय एकदम लामो समय मैले सिलाइ काम गरेँ दस वर्ष जस्तै मैले सिलाइ काम गरेँ समयमा मैले पोखरा र काठमाडौँ गएर लगभग दस वर्ष सिलाइ काम गरेँ र पोखरामा मैले सिलाइ काम गर्दै गर्दाखेरि मेरो जेठो छोरो जन्मिसकेको थियो र जेठो छोरालाई मैले गार्मेन्टमा त्यो जुन लुगा काट्ने टेबल हुन्छ त्यसमा बोराको झलुङ्गो बनाएर उसलाई त्यहाँ सुताउने र मैले आफूले गार्मेन्टमा काम गर्ने र बिहान मैले क्याम्पस पढ्ने गर्ने होइन र सो पश्चात मैले अघि पनि भने ब्याचलर चाहिँ पद्मकन्या र मास्टर चाहिँ त्रिचन्द्रबाट गरे हो यहाँले सिलाइ काम सहित फेरि गार्मेन्ट पनि गरे भन्नुहुन्छ माइती अनि घर परिवारको सुरुको आर्थिक अवस्था भन्न मिल्ने सम्म माइतीमा पनि सिलाइ कामको घरमै बाली पत्ताबाटै होइन जति भान्सामा लाउँछ <laughs> त्यहीबाट नै बुवा आमाले हामीलाई पढाउनु भएको हो र घरमा पनि त्यही नै हो आर्थिक अवस्था अत्यन्तै न्यून त्यही बाली पर्खाबाटै जति भान्सामा लाउँथ्यो त्यो हिसाबले नै हामीलाई घरतिरको बुवा आमा र माथितिरको बुवा आमाले यहाँसम्म पढाउनु भएको हो कति सालमा तपाईँ सरकारी सेवामा प्रवेश गर्नुभयो